बेचेर पठाए सहरमा बिग्रे यो छोरो भन्ने गर्छन् बाबुआमा बिग्रियो यो छोरो मलाई भने यो मायाले बनायो कोरो ठुलो मान्छे बनाउने रहरमा खेत बेचेर पठाए सहरमा बिग्रियो छोरीको हावामा के गरम बिग्रियो यो छोरो भन्ने गर्छन् आमा बिग्रियो यो छोरो मलाई भने यो मायाले बनायो भने भन्छन् कि बेसराम कि छोरी भो म के गरम लाइरहन्छ सम्झेर नि आनन्द लाइरहन्छ बिग्रे यो छोरो भन्ने गर्छन् बाबुआमा बिग्रियो यो छोरो मलाई भने यो मायाले बनायो कोरो उनकै झलको राति नआइरहन्छ सम्झेर आनन्द लाइरहन्छ बिग्रे Archana पोल जाको जाँ जान्छु केरा भइसक्यो थाको जाँ बिग्रियो यो छोरो भन्ने गर्छन् बाउ आमा बिग्रियो यो छोरो मलाई भने यो मायाले बनायो एकोरो खै केले हो मन पोल थाको जाँ जान्छु केरा भइसक्यो थाको जाँ बिग्रियो बारी गाउँतिर खोजेको सहर किने यो ज्यानलाई रोजेको बिग्रियो यो छोरो भन्ने गर्छन् बाबुआमा बिग्रियो यो छोरो मलाई भने यो मायाले बनायो बारी गाउँतिर खोजेको सहर किने गर्छन् बाउआमा बिग्रियो यो छोरो मलाई भने मायाले बनायो ए गर्छन्